जसको साथी बनु जस्तो लाग्यो त्यस्तो भाग्य माने जसलाई मनका कुरा भनु जस्तो लाग्यो त्यस्तो भाग्यमानी तिमी नै त हौ दुनिया छ फिदा मेरै इसारामा तर मैले चाहे तिमीलाई नै तिमी बाहेक दुनिया छ फिदा मेरै सारामा तर मैले चाहे तिमीलाई नै तिमी बाहेक संसार लाग्छ मलाई र त मन ति नै जसलाई जीवन साथी चुनु जस्तो लाग्यो त्यस्तो भाग्यमानी तिमी नै त हो जसको मनका कुरा सुनु जस्तो लाग्यो त्यस्तो तिमी नै त हो मलाई जसको साथी बनु जस्तो लाग्यो त्यस्तो भाग्यमानी तिमी नै त हो थाहै छ तिमीलाई कति माया गर्छु भनिरहनु मैले यो नपरला छ तिमीलाई कति माया गर्छु भनिरहनु मैले यो नपर्ला जसको अङ्गालोमा झुमु जस्तो लाग्यो त्यस्तो भाग्यमानी तिमी नै जसको हर खुसीमा रमु जस्तो लाग्यो त्यस्तो भाग्यमानी तिमी नै त हो मलाई जसको साथी बनु जस्तो लाग्यो त्यस्तो भाग्यमानी तिमी नै त हो